साथ आजको दिनलाई हरिशयन एकादशी भनिएको हो हरिशयन सँगै आजदेखि चतुर्मास व्रत पनि शुरू भएको छ भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात हरिशयन एकादशीको दिन शयन गरी कार्तिक शुक्ल एकादशीको दिन बिउजने मान्यताका साथ भरि विष्णुको पूजा गर्ने व्रत बस्ने चलन रहेको छ यो चतुर्मास अवधिभर मंगल कार्य नगर्ने र कुनै शुभ कार्यको थालनी गर्नु हुँदैन भन्ने मान्यता पनि छ नेकपा एमालेको बन्द सत्रमा पेश भएका प्रतिवेदनमाथि भएको समगत छलफलबाट आएको निष्कर्ष पेश गरिँदैछ भेरकोटी मण्डपमा जारी एमालेको बन्द सत्रमा हिजो समगत छलफलपछि उन्नाइस मध्ये दसवटा समूहले बन्द सत्रमा पेश भएका प्रतिवेदनमाथि छलफलबाट आएको निष्कर्ष पेश गरेका थिए बन्द सत्रमा आज बाँकी नौवटा समूहले आफ्नो समूहको निष्कर्ष पेश गर्दैछन् प्रतिवेदनमाथि समगत छलफलमा प्रतिनिधिहरूले उठाएका प्रश्नहरूको नेताहरूले जवाफ दिनेछन् बन्द सत्रमा अध्यक्ष जननाथ खनालले राजनैतिक प्रतिवेदन महासचिव ईश्वर पोखरेलले सांगठनिक सचिव युवराज ग्यावालीले विधान संशोधन केन्द्रीय अनुशासन आयोग र लेखा परीक्षण आयोगको प्रतिवेदन पेश भएका छन् प्रतिवेदनमाथि छलफलका लागि उन्नाइसवटा समूह बनाइएको छ यसैबीच नेतृत्व चयनका लागि भएको सर्वसम्मतिको प्रयास छिण हुँदै गएपछि अध्यक्षका आकांक्षी द्वय माधव कुमार नेपाल र केपी शर्मा ओली प्यानल बनाएर निर्वाचनमा उत्रने लगभग पक्का भएको छ त्यसका लागि दुवै पक्षले प्यानल घोषणाको अन्तिम तयारीमा जुटेका छन् आज साँझसम्ममा उम्मेद्वारको मनोनयन दर्ता भई निर्वाचन प्रक्रिया शुरू हुने प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले जानकारी दिनुभयो वर्षायाममा पानीजन्य रोगको जोखिम बढी हुने भएकाले ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् खास गरी बाढी आउने ठाउँहरूमा पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले सचेत हुनुपर्नेमा उनीहरूको जोड छ लगातार वर्षा र बाढीका कारण पानीका मुहान नै प्रदूषित हुने भएकाले पानीको शुद्धिकरणमा ख्याल नगर्ने हो भने झाडापखला आऊ हिजा टाइफाइड जन्डिस जस्ता रोग लाग्ने हुन्छ वर्षाका बेला दूषित पानी र खानाका कारण खास गरी बालबालिकामा टाइफाइड झाडापखला श्रृङ्खला र रुगाखोकीले छिट्टै आक्रमण गर्ने भएकाले अभिभावकले सरसफाई तथा शुद्ध र ताजा खानेकुरामा बढी ध्यान दिनुपर्ने बालरोग विशेषज्ञ डाक्टर गणेश राईको सुझाव छ लगातार पानी परिरहेको अवस्थामा रोगसँग लड्ने क्षमता कम भएका बालबालिकामा फङ्गसको आक्रमण पनि हुने भएकाले बढी ध्यान दिनुपर्ने उहाँको जोड छ लगातार पानी परेका बेला ओसिलो पनाका कारण फङ्गस अर्थात ढोसी बन्नु र सरसफाइको कमीका कारण बालबालिका बिरामी पर्ने गरेका छन् त्यसैले घरभित्र मात्र नभई घर बाहिर र विद्यालयमा बालबालिकाले प्रयोग गर्ने खाना र पानीको सुरक्षामा जोड दिन सके उनीहरूलाई रोगमुक्त गर्न सकिने चिकित्सकहरूले बताएका छन् राष्ट्रिय भू उपयोग नीति कार्यान्वयनका लागि दुई सय चौवन्नवटा गाविसमा जमिनको वर्गीकरण गरिएको छ कृषि योग्य जमिनमा सबैभन्दा धेरै प्लटिङ भएको पूर्व पश्चिम राजमार्गमा पर्ने चितवन नवलप्रासी झापा कैलाली लगायतका जिल्लाका दुई सय चौवन्नवटा गाविसको जमिन वर्गीकरण गरी नक्साङ्कन गरिएको राष्ट्रिय भू उपयोग आयोजनाका उपसचिव प्रकाश जोशीले जानकारी दिनुभयो यस्तै अर्को आर्थिक वर्षभित्र पूर्व पश्चिम राजमार्गले छोएका अन्य लिङ्क रोडले छोएका गरी झण्डै गरी एक हजार नगर उन्मुख गाविसको जमिन वर्गीकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो तीन वर्ष अघि बनेको राष्ट्रिय भू उपयोग नीतिमा जमिनलाई उपयोगका आधारमा कृषि आवासीय व्यावसायिक औद्योगिक वन सार्वजनिक उपयोग र अन्य गरी सात प्रकारमा वर्गीकरण गर्ने उल्लेख छ नीतिमा एउटा परियोजनका लागि तोकेको जमिनलाई अर्कै परियोजनमा लगाई कारवाही हुने उल्लेख छ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 आज हल्का पानी परिरहने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम यसप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार प्यालेस्टाइनी संगठन हमासले दक्षिण इजरायलमा दर्जनौ रकेट बम प्रहार गरेको छ अधिकारीहरूका अनुसार हमासले इजरायलका एक घण्टाभित्र करिब चालिस पटक रकेट आक्रमण गरेको छ यद्यपि उक्त आक्रमणबाट कोही हताती भएको बारे भने कुनै जानकारी बाहिर आएको छैन प्यालेस्टाइनका गाजापट्टी क्षेत्रमा इजरायली सेनाको आक्रमणमा सजनाको मृत्यु भएको केही समयमै इजरायलमा रकेट आक्रमण भएको अधिकारीहरूले बताएका छन् इजरायलले भने सजनाको मृत्यु हुने गरी आफ्नो सेनाले आक्रमण नगरेको दावी गरेको छ गाजापट्टी क्षेत्रमा आफ्नो सैन्य शक्ति बढाएको भने इजरायलले स्वीकार गरेको छ खेल समाचार विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सेमी फाइनलका खेल शुरू हुँदैछ पहिलो सेमी फाइनलमा आयोजक ब्राजिलले जर्मनीको सामना गर्नेछ खेल राति पाउने दुई बजेपछि सुरु हुनेछ पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ पटक उपाधि जितेर नयाँ इतिहास कायम गर्ने धुनमा रहँदा तीन पटकको विश्वकप च्याम्पियन जर्मनी पनि ब्राजिललाई हराउँदै चौथो पटक उपाधि रक्षा गर्ने दाउमा छ समचरणको चरणको खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै समूह एकको विजेता बनेको थियो भने अन्तिम स्वरमा चिलीलाई टाइब्रेकरमा पछि पार्दै अन्तिम आठमा स्थान बनाएको थियो क्वार्टर फाइनलमा कोलम्बियालाई पाखलाउँदै ब्राजिलले सेमी फाइनलमा स्थान बनाएको हो सेमी फाइनल भिडन्तमा ब्राजिलले दुई स्टार खेलाडी गुमाउनेछ कप्तान थिएगो सिल्भा र स्ट्राइकर नेमार खेल सेमी फाइनलमा खेल्ने छैनन् जारी प्रतियोगितामा सिल्भाले दोहोरो पहिलो कार्ड खाएकाले खेल्न नपाउने भएका हुन् भने नेमार ढाडमा चोट लागेका कारण खेल्न नसक्ने भएका हुन् यस्तै जर्मनीले अमेरिकालाई पराजित गर्दै समजीको प्रतियोगिता बनेको थियो अन्तिम सुरुमा अल्जेरियालाई हराउँदै जर्मनीले अन्तिम आठमा स्थान बनाएको थियो अन्तिम आठको भिडन्तमा जर्मनीले फ्रान्सलाई पाख लगाउँदै अन्तिम चारमा स्थान बनाएको हो सन् दुई हजार दुई पछि जर्मनी लगातार चौथो पटक सेमी फाइनलमा पुगेको हो यसअघि सन् दुई हजार दुईमा उपविजेता बनेको जर्मनी दुई हजार छ र दुई हजार दसको विश्वकपमा तेस्रो भएको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक एमालेको बन्द सत्रमा पेश भएका प्रतिवेदनमाथि भएको समग्र छलफलबाट आएको निष्कर्ष पेश गरिँदै सहमति नजुटेपछि आजबाट निर्वाचन प्रक्रिया शुरू हुने वर्षायमा पानीजन्य रोगको जोखिम बढी हुने भएकाले ख्याल गर्न चिकित्सकको आग्रह राष्ट्रिय भू उपयोग नीति कार्यान्वयनका लागि दुई सय चौवन्नवटा गाविसमा जमिनको वर्गीकरण प्यालेस्टाइनी संगठन हमासद्वारा दक्षिण इजरायलमा दर्जनौ रकेट बम प्रहार घटनाको एकिन जानकारी आउन बाँकी र विश्वकप फुटबलको पहिलो सेमी फाइनलमा ब्राजिलले जर्मनीको सामना गर्दै अवस्था बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच उन्सठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The नेक्स्ट education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one